पहिलोपटक गुल्मी आउँदै हुनुहुन्छ हो गुल्मी यो यतापट्टि यो चाहिँ मेरो लागि त नयाँ हो नयाँ हो जिल्ला चाहिँ चुनाव चाहिँ मेरो लागि पुरानो हो तर चाहिँ आउन चाहिँ पाएको थिएन पहिलोचोटि आइरहेको छ पाल्पादेखि यहाँसम्म गुल्मी आइपुग्दा कस्तो लाग्यो यहाँको यो चाहिँ नेपालको यो पहाडी भूभागको चाहिँ बनावट देख्दाखेरि चाहिँ यो प्रकृतिले चाहिँ गजबको बनाएर राखिदिएको जस्तो लागिरहेको छ असाध्यै रमाइलो लाग्यो असाध्यै खुसी पनि लाग्यो हरियाली पनि छ कहीँ कहीँ पानीको दुःखको कुरा चाहिँ थाहा पाएँ अरूभन्दा पनि सबै सम्पन्न रहेछन् नेपालीहरू त्यहाँ गरिबी नेपालमा गरिबी छैन जस्तो लाग्छ मलाई चाहिँ त्यो बाटो पाल्पादेखि यहाँसम्म आउँदा मैले गरिब कहीँ देखेँ अहिले के सिलसिलामा आइपुग्नु भएको खास गरेर चाहिँ निर्वाचन सम्पन्न भइसकेपछि म जिल्लाको भ्रमणमा पहिलोचोटि निस्केको हो चार पाँचवटा जिल्ला निर्वाचन कार्यालय पनि हेरौँ त्यहाँका अब त्यो जिल्लाका केही विचारहरू ल्याउँ निर्वाचन कस्तो रह्यो कसरी गरिएछ र अब के गर्नु पर्ने रहेछ भन्ने कुरा पनि थाहा पाऊँ र भोलिको लागि सुधार गर्न के के सकिन्छ भन्ने कुरा पनि रह्यो कि त्यसले जनभावना बुझ्न त जनताको छेउ जानै पर्छ <laughs> म त्यही सन्दर्भमा भावना बुझ्न तपाईँ हामी भेटघाट हुँदाखेरि चाहिँ आउने कुराहरू अथवा यसै भन्दा देउराली उकाली ओह्रालीतिर नेपाली मतदाता जनता हाम्रा दाजुभाइहरूले चाहिँ बोलेका भाषा के बोल्दा रहेछन् निर्वाचनको विषयमा त्यो पनि कतैबाट सुन्दाखेरि रमाइलो लाग्छ नि कहीँ कमी कमजोरी रहेछ भने पनि बोल्छन् सत्य बोल्ने त उनीहरू नै हुने जनता नै हुने अरू त अलि सत्य बोल्छन् बोल्दैनन् थाहा छैन मतदाता सत्य बोल्छन् जनता सत्य बोल्छ रमाइलो लाग्ने भेट्न पनि मन लाग्ने सबैलाई भेट्न त सकिँदैन त्यस कारण यहाँलाई गुल्मीमा स्वागत छ र यहाँको गुल्मी बसाई सुखद रहोस् हस् धन्यवाद छ यहाँ हस् धन्यवाद